साप्ताहिक रेडियो कार्यक्रम इन्द्रेणी लघुकथा कविता मुक्तक चुड्किला अभिनय गीत गजल हाइक्यू साथै अन्य सम्पूर्णको सम्मिश्रण एउटै कार्यक्रम इन्द्रेणी रेडियो सानी भेरी एफएम उनानब्बे थोप्लो दुई र एक सय थोप्लो आठ मेगा हर्सका साथै रेडियो भेरी डट कम मार्फत संसारैभरि नेपाली लोकदोहोरी तथा सदाबहार आधुनिक गीतहरूसँगै महेश केसीको यो साथ प्रत्येक साताको शनिबार बिहान नौ बजेको समाचारपछि विविध प्रतिभाको सङ्गम विविध प्रतिभाको आगनी कार्यक्रम इन्द्रेणी लिएर सुख दुःख सार्दै माया प्रीति गाँस्दै उकाली ओह्राली अनि भन्ज्याङ चौतारी हुँदै तपाईँको रेडियो सेटमा गुन्जिन साप्ताहिक रेडियो कार्यक्रम इन्द्रेणी इन्द्रेणी राम नमस्ते माया नि सुस्वागतम विविध प्रतिभाको सङ्गम विविध प्रतिभाको आगनी रेडियो कार्यक्रम इन्द्रिणीमा प्रविधि कसैबाट चन्द्र कौर र स्टुडियोको अन्यर कसैबाट म महेश केसी सुख दुःख साथ मायाप्रति गाँच्न उकाली ओह्राली अनि भन्ज्याङ चौतारी हुँदै ठिक्क एक सातापछि आएका छौँ आज पनि रेडियो सानीभेरी एफएम उनानब्बे थोप्लो दुई र एक सय थोप्लो आठ मेगाहर्जका साथै इन्टरनेट अनलाइनमा रेडियो सानीभेरी डट कम लगन गरेर हामीलाई सुन्दै हुनुहुन्छ यहाँहरूले जो जहाँ रहेर जस्तो अवस्थामा रहेर हामीलाई सुन्दै हुनुहुन्छ एकदमै इन्जोय गरेर सुन्नुहोस् भन्ने कुराको कामना गर्छौँ radio Sanibheri dot com login गरेर हामीलाई सुन्ने मात्र होइन यहाँहरूले हामीलाई आफूलाई चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ जो जहाँ जस्तो अवस्थामा हुनुहुन्छ अर्थात् रहनुभएको छ त्यही अवस्थालाई सुखानुभूति गरेर बस्नुहोला रहनुहोला तपाईँका विविध प्रतिभाको सङ्गालो वागनी र मझेरी वा कार्यक्रम इन्द्रिणी महिला सहभागी साथीले शून्य अठासी पाँतिस दुई सय एकानब्बे पुरुष सहभागी साथीले शून्य अठासी पाँतिस दुई सय बयानब्बेमा डायल गरेर फोन मार्फत सुनाउन मिल्ने जुन पनि प्रतिभा यहाँले सुनाउन सक्नुहुन्छ तर केही गतिलो र इज्जतिलो प्रतिभा चाहिँ हुनुपर्छ है मित्र भन्ने कुराको कामना छ हाम्रो फुलै फुलको पर्व दियो र बत्तीको उज्यालो चाड दिदीभाइको प्रेम साट्ने मिलनको सङ्गम तिहारलाई त हाम्रो आँगनबाट लगभग विदा गरिसकेका छौँ तर दिदीहरूको उपस्थितिले बहिनीहरूको उपस्थितिले आँगन भरिलो भएको छ आजसम्म चाहिँ जे होस् तिहारको चहलपहल अलिअलि बाँकी छ आजसम्म एकदमै आनन्दले बस्नुहोला तपाईँ हाम्रो आपसी सद्भाव सहिष्णुता भातृत्व र एकता सदैव कायम रहोस् दिदीभाइको प्रेममा किन्चित पनि कमी नआओस् हामी यहाँबाट कामना गर्छौँ एउटा विश्वासको बिरुवा सदैव जागा रहोस् प्रेमको बिरुवा सदैव ताजा रहोस् यहाँबाट हामी अत्यन्त कामना गर्छौँ निधारमा यहाँहरू लगाउनु भएको सप्तरङ्गी टिका अहिलेसम्म पनि सुकेको छैन हामी चाहन्छौँ यहाँको निधारमा दिदीले बहिनीले लगाइदिएको सप्तरङ्गी टिका तबसम्म नसुकोस् जबसम्म हाम्रो प्राण रहन्छ दिदीको आशीर्वाद बहिनीको माया सदैव दाई भाइका लागि रहोस् र दाईको आशीर्वाद र भाइको माया पनि दिदीहरूका लागि बहिनीहरूका लागि सदैव होस् हामी त्यही कामना गर्छौँ यहाँनिरबाट गइसकेको तिहार भए पनि यहाँहरूलाई शुभकामना छ यहाँको तिहार अवश्य पनि रमाइलो भयो होला भन्ने कुराको विश्वास छ हाम्रो कामना छ हाम्रो भन्दै आउनुहोस् यो निकै नै मिठो गीतबाट आजको यो साङ्गीतिक कार्यक्रमको साङ्गीतिक बसाइको आरम्भ गरौँ रामकृष्ण ढकालको स्वरमा मन पराउने हजार भेटिन्छन् जुनी काट्ने एउटै हुन्छ यहाँका लागि मन पराउने हजार भेटिन्छन् चुनी काट्ने एउटै हुन्छ मन पराउने हजार भेटिन्छन् जुनी काट्ने एउटै हुन्छ जति रुवाओस् धरी रुवाओस् जति रुवाओस् धरधरी रुवाओस् आफ्नो मान्छे आफ्नै हुन्छ आफ्नो मान्छे आफ्नै हुन्छ मन पराउने हजार भेटिन्छन् जुनी काट्ने एउटै हुन्छ कति भुलु शहर को रमझममा मन त आफ्नो गाउँमै हुन्छ जति भुलु शहर को रमझममा मन त आफ्नो गाउँमै हुन्छ माही सुखमा हजार भेटिन्छन् दुःख बाँड्ने एउटै हुन्छ ओ दुःख बाँड्ने एउटै हुन्छ मन पराउने हजार भेटिन्छन् जुनी काट्ने एउटै हुन्छ पराउने हजार भेटिन्छन् जुनी काट्ने एउटी हुन्छ अवश्य पनि कहिलेकाहीँ त लाग्छ जे लेखेको छ त्यही हुन्छ देखेको हुँदैन सो यहाँहरूको भाग्यमा पनि राम्रो लेखेको होस् मन पराउने हजार भेटिए पनि जुनी काट्ने एउटा होस् तर मन पराउनेहरूसँगको प्रेम कदापि कमी नहोस् भन्ने कुराको कामना गर्छौँ कार्यक्रम इन्द्रिय यहाँहरू सुन्दै हुनुहुन्छ सँगै छौँ हामी घर आँगन दिदीहरूको उपस्थितिले बहिनीहरूको उपस्थितिले भरिलो देखिएका छन् कतै कतै त आजसम्म पनि देउसी भैलो खेल्ने चलन छ क्या अरे सो आज भोलि आजसम्म पनि देउसी खेल्दै हुनुहुन्छ भने पनि ठिकै छ एकदम रमाइलो गरेर देउसी खेल्नुहोस् तर तिहार त लगभग बिदा भइसकेको छ हुन्छ नि एउटा प्रतीक्षा दसैँ आउला तिहार आउला टाढा रहेका मान्छेहरू पनि अब दसैँमा तिहारमा आउँछौँ भन्ने त्यो पनि सकिएको छ मैले भर्खर एउटा स्ट्याटस अपडेट गरेको थिएँ फेसबुकमा अब घर आँगनहरू बिस्तारै एउटा सुनसान स्थान जस्तो देखिनेछन् घरको डिलमा त्यही देखिनेछन् वृद्ध बुबा आमा वृद्ध बुढाबुढी आमा र केही बालबालिकाहरू बाँकी सबैलाई कामको चटारो छ नामको चटारो छ दामको चटारो छ सबै कोही कहाँ जानुपर्ने कोही कहाँ पुग्नुपर्ने कोही कहाँ कुद्नुपर्ने छ आजैदेखि टिकट खोजेर बसको ध्याउनमा दौड्नुपर्ने बाध्यता छ तपाईँ हामी माझमा फेरि आफ्नो जन्मघरलाई छोडेर टाढा जानुपर्ने बाध्यता जो तपाईँ हामी माझमा छ यो जे होस् यहाँहरूको घरदेखि टाढा जाँदै हुनुहुन्छ भने पनि एकदम राम्रोसँग यहाँहरू जानुहुनेछ एकदमै धेरै शुभकामना घरको माया नमारौँ घरको प्रेम घरसँग को प्रेम माता पितासँगको प्रेम कहिले पनि कदापि कमी नगरौँ भन्ने कुराको कामना गर्छौँ हुन त अहिले अब यो घरहरू वृद्धाश्रम जस्तै भाषण बुबाआमा र बुढाबुढी मात्रै बस्ने भाषण घर अरू सबै बाहिर बस्ने भाषौँ हामी छोराहरू छोरीहरू यस्तो नहोस् भन्ने कुराको कामना गर्दै आउनुहोस् कार्यक्रम इन्द्रेणीको दुईवटा लाइन हामीसँग छन् शून्य अठासी पाँतिस दुई सय एकानब्बे यो महिला सहभागी साथीका लागि शून्य अठासी पाँतिस दुई सय बयानब्बे यो पुरुष सहभागी साथीका लागि विविध प्रतिभाहरू हामी लिन्छौँ गतिलो इज्जतिलो प्रतिभा कार्यक्रमको पहिलो सहभागी साथी हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार हजुर कहाँबाट कसको आवाज जाजरकोटबाट के भन्नुभयो चित्रा खनाल चित्राजी जाजरकोट कुन ठाउँबाट हामीलाई गर्नुभयो सीमाबाट अनि चित्राजी कस्तो भयो यहाँको तिहार एकदमै रमाइलो भयो भन्नुपर्छ बरु हजुरहरूको के कस्तो हाम्रो पनि एकदमै रमाइलो भयो अनि देउसी खेल्नु भयो कि भएन मैले चाहिँ खेलिनँ भाइ बहिनीहरूले खेलिरहेको थिएँ अझै पनि खेल्दैछन् भन्नुपर्छ अझै पनि खेल्दैछन् है हजुर आहा रमाइलो छ हजुर नजिक भयो त हामी पनि आउँथ्यौँ क्यारे होइन अनि चित्राजी अरू सबै ठिकै हजुर एकदमै ठिकै भन्नुपर्छ खुसी लाग्यो अनि के चाहिँ लिएर आउनु भएको छ हाम्रो लागि लास्टमा गीत सुनाउँछु ल सुरु गर्नुहोस् तैना तिम्रो हुना सोचे जस्तो जीवनमा भइदिए किन पर्थ्यो रुन तैना तिम्रो हुना सोचे जस्तो जीवनमा भइदिए किन पर्थ्यो रुना लैयो माया यही गति हुनलाई एक दिन हाँस्न सयौँ दिन रुनालाई पाइन तिम्रो हुना पाइन तिम्रो हुना सोचे जस्तो जीवनमा भइदिए किन पर्थ्यो रुन पाइन तिम्रो हुन सोचे जस्तो जीवनमा भइदिए धेरै धेरै धन्यवाद चित्राजी हाँसिरहनु होला लामो आयु बाँचिरहनु होला छुट्यौँ है नमस्ते चित्रा खनालजी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो सीमा जाजरकोटबाट नेक्स्ट कलर हुनुहुन्छ हजुर नमस्कार हजुर कहाँबाट कसको आवाज बामेबाट टिआरजी के छ खबर अथक मनु हजुर भनेपछि मैले यसभन्दा अघि कहीँ कतै सुनेको नाम हुनुपर्छ लेखक गजल लेख्नुहुन्छ मुक्तकार हाँ अथक मनुजीले बनाएको एउटा चित्रकला स्थानीय शान्ति समितिको कभर तपाईँले बनाउनु भएको होइन हो हो <laughs> ठ्याक्कै सम्झना आयो हाम्रो राजु लामी छानेजीले मलाई भन्दै हुनुहुन्थ्यो स्थानीय शान्ति समितिको एउटा स्मारिका छ शान्ति यात्रा हजुरको दाई पर्नु भयो है ए त्यही त अथक मनु चाहिँ अथक मनु ल ठिकै छ तपाईँको दाईलाई पनि यहाँबाट सलाम नमस्ते है मैले सुनिराखेको नाम हो अथक मनु चाहिँ पछाडि अगाडिको नाम चाहिँ मलाई याद भएन छ कि है टिआरजी यहाँ चाहिँ सल्यानमा अलिकति अब खेल्न मन लागेन कि अथवा आफ्नोसँगका साथीहरू भएनन् कि ठिकै छ जे होस् घरमा हुनुहुन्छ दिदीहरूसँगको सामिप्यता बहिनीहरूसँगको सामिप्यताले अरू धेरै आशीर्वाद यहाँलाई मिलोस् है एकदमै धेरै शुभकामना अब अथक मनुजीको स्वरबाट हामी पक्कै पनि मुक्तक सुन्छौँ ल सुरु गरौँ जब कोही आफन्तले विश्वासघात गर्दो रहेछ जब कोही आफन्तले घात गर्दो रहेछ नखाएको बिच पनि अचम्मै गरी गर्दो रहेछ जब जब कोही आफन्तले घात गर्दो रहेछ नखाएको बिच पनि अचम्मै गरी गर्दो रहेछ सजायका सारा सबै सपना चकनाचुर भएपछि सजायका सजायका सबै सपना चुर भएपछि दुई दिने जिन्दगीमा पनि दिउने इच्छा मर्दो रहेछ दुई दिने दुई दिने जिन्दगी पनि जिउने इच्छा मर्दो रहेछ नखाएको पनि गरी चढ्दो रहेछ जब कोही आफन्तबाट गर्दो रहेछ धेरै धेरै धन्यवाद लेखनीले निरन्तरता पाओस् लेखनीमा निर निखारता आओस् एकदमै धेरै शुभकामना छुट्यौँ है अथक मनुजी टिआर शर्मा अथक मनु हुनुहुन्थ्यो सल्यानको साथी हामी उहाँको मुक्तक सुनेर छुट्टिएका छौँ नेक्स्ट कलर हजुर नमस्कार हजुर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ चन्द्र ब्याकग्राउन्ड ट्युन अलिकति सानो हजुर कहाँबाट भन्नुभयो नाथिगारबाट नमुनाजी के छ खबर एकदम ठिकठाक छ अनि नाथिकार भनेपछि स्यालापाखाबाट पाखाबाट होइन के हुँदैछ त कस्तो भयो तिहार यहाँहरूको रमाइलो भयो दादा हजुरको हाम्रो पनि एकदमै रमाइलो भयो अनि सुन्तला खाने बेला भयो कि भएन तपाईँकोतिर भयो दादा ल नाथीगारको नाथीगारको मेला पनि अब बिस्तारै नजिक आउन थाल्यो होइन हो ल एकदम रमाइलो गर्नुहोस् अनि नाथिगारमा यहाँले चाहिँ के गर्नुहुन्छ नातिगारमा यहाँले चाहिँ के गर्नुहुन्छ ए ल राम्रोसँग बस्नुहोस् राम्रोसँग काम गर्नुहोस् राम्रोसँग पढ्नुहोस् है अनि के चाहिँ लिएर आउनु भएको छ हाम्रो लागि ल सुरु गर्नुहोस् तिम्रै हुन्छु भनेकै त थिए अर्कैको मन छुनु पर्यो सानो कति अभागी रहेछौ तिमी सबैबाट दुःख नै दुःख पायौ मैले गर्दा तिमी सधैँ रुनु पर्यो सानो बाध्यताले पराएको हुनु पर्यो सानो तिम्रै हुन्छु भनेकै त थिए अर्कैको मन छुनु पर्यो सानो पहिला किन रुखाइ तिमीलाई म त रुहाउने नै थिएन पहिला किन रुखाइ तिमीलाई म त म त रुहाउने नै थिएन मैले गर्दा तिमी सधैँ रुनु पर्यो सानो बाध्यताले कराईको हुनु पर्यो सानो तिम्रै हुन्छु भनेको त थिए अर्कैको मन छुनु पर्यो सानो यति नै दादा धेरै धेरै धन्यवाद फेरि फेरि आउनुहोला छुट्यौँ है नमस्ते नमुना राउजी हुनुहुन्थ्यो नातिगारबाट हामीलाई फोन गर्नुभएको थियो अर्को साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर कहाँबाट कसको आवाज एकदमै चिनेको जस्तो <laughs> सल्यान बामीदेखि हजुर के नाम भन्नुभयो हजुर मनोजी के छ खबर एकदम विकल्प हजुर <laughs> तिहार कस्तो भयो तिहार एकदमै दिदीबहिनीको हातबाट टिका टाला लगाइयो ल तपाईँको तपाईँको बहिनीहरूलाई तपाईँको दिदीबहिनीहरूलाई मेरो एकदमै धेरै यहाँबाट नमस्कार है मखमलीको फुल जस्तै यहाँहरूको गलामा रहेको फुल जस्तै यहाँहरूको खुसी कहिले पनि सुकेर नजाओस् होइन स्टुडियोमा आज पनि म मखमलीको माला लगाएर आएको छु <laughs> अनि देउसी खेल्नुभयो कि भएन हाम्रो मनोजीले खेल्नु भएन जे होस् अरूको चाहिँ हेरेर होइन सिङ्गारू नाच्नु भयो भनेपछि आज पक्कै पनि तपाईँको स्वरबाट हामी सिङ्गारू भाका सुन्छौँ ल सुरु गर्नुहोस् ल माथि पर्यो तल पर्यो छाया बिर्साए बिर्सनी छैन महेश्वरको माया बिर्साए बिर्सनी छैन महेश्वरको माया <laughs> बडो गजब होइन आहा हामीलाई माया गरिराख्नु होला हामीलाई बरु नगर्नुहोस् तर रेडियो सानी बेरलाई चाहिँ एकदमै धेरै माया गर्नुहोस् है मनोजी छुट्याउन नमस्ते मनोज विष्टजी हुनुहुन्थ्यो बामे सल्यानबाट हामीलाई एकदम स्थानीय भाका सुनाएर जानुभयो हामी कार्यक्रम इन्द्रेणीमा छौँ अर्को साथी हुनुहुन्छ हजुर नमस्कार हजुर कहाँबाट कसको आवाज प्रतिभा परियार प्रतिभाजी के छ खबर एकदम ठिकठाक छ हाम्रो है प्रतिभाजी कतिको आयो त दक्षिणा यसपालि दायालाई टिका लगाएर <laughs> आयो भन्नुपर्छ तिहार पनि रमाइलो भयो होला है एकदमै रमाइलो भयो तर म चाहिँ देउसी भैलो खेल्न गएन देउसी भैलो चाहिँ खेल्न जानु भएन दाईहरूलाई मिठो मिठो बनाएर खुवाउन ठिक्क भयो होला नि त हजुरलाई होइन दक्षिणा पनि टन्नै आयो होला होइन <laughs> मलाई भन्नु त खुसीको कति बटुल्नु भयो यसपालि <laughs> भयो नभन्नु ठिकै छ हजुरलाई यस्तो प्रश्न गर्दिनँ है ल ल अनि प्रतिभाजी देउसी खेल्नु भएन नाच्नु चाहिँ भयो होला अलिअलि देउसी घरमा आएको बेला हुन्छ नि गरियो एकदमै धेरै शुभकामना यहाँलाई पनि दिदीभाइ तपाईँको दाई भाइहरूको आयु लामो होस् होइन सधैँभरि दाईहरूको आशीर्वाद तपाईँको साथमा होस् भाइको माया सदैव तपाईँको साथमा होस् होइन दुनियाँमा यो प्रेमभन्दा ठुलो मायाभन्दा ठुलो केही छैन एकदमै धेरै शुभकामना पुनः दिउँ अनि प्रतिभाजी के लिएर आउनु भएको छ हाम्रो मान्छेले हाम्रो लागि बिचोडाको म परदेशी चलचित्रको काटिन्हुम नै काट्यो जाँदा जाँदै मुल बाटोको दुईटा बाटो फाट्यो एउटा बाटो परादेछ अर्को घर बेस एउटा बाटो परादेछ अर्को घर देश परदेशी र घर देशीको कहिले होला भेट परदेशी र घर देशीको कहिले होला भेट बिछोडाको काट्यौँ मनै काट्यो जाँदा जाँदै मुलबाटोको दुईटा बाटो फाट्यो जाँदा जाँदै मुलबाटोको दुईटा बाटो फाट्यो मैले पनि गाउन थालेको तर सकिनँ सकिन सकिनँ है प्रतिभाजी अत्यन्तै मिठो गीत थियो अर्कोबाट गाउँदा अलि मिहिनेत होला आजलाई छुट्यौँ नमस्ते प्रतिभा परियारजी हुनुहुन्थ्यो हामीलाई सुर्खेत डा बाटो गर्नुभएको थियो हामीलाई फोन गरेर आउनुभएको थियो कार्यक्रम इन्द्रियनियाहरू सुन्दै हुनुहुन्छ हामी यहाँहरूसँग सँगै छौँ यहाँहरू पनि हामीसँग सँगै हुनुहुन्छ अनि त रमाइलो भएको छ नि हो साथी आउनुहोस् कार्यक्रम इन्द्रिणीमा अर्को एउटा मिठो गीत हामी यहाँनिर क्लिक गरौँ पाउँथे तिमीलाई भाग्यमा भा भए पहिल्यै माया लाउँथेन थाहा भए अझै छु म पागल भनेको यो मिठो लोकगीत यहाँहरूका लागि माया पागल बनेको जब तिम्रो कुरा चल्छ सम्झनाले मोटो जल्छ त होला माया भनेको भा भाए पहिल्यै माया लाउदिन थाहा भए अझै छु म सम्झनाले मोटो चल्छ त होला माया भनेको जब तिम्रो कुरा चल्छ सम्झना अझै छु म पागल बनेको जब तिम्रो कुरा चल्छ सम्झनाले मुटु चल्छ यही त होला माया भनेको <laughs> एकदमै मिठो लोक दोहोरी भाका यहाँनिर हामीले राख्यौँ बडो गजबको भाका छ सम्झनाले मुटु जल्यो भने याद आयो भने होइन अनि के भन्छ अब हुन्छ नि मुटु जले जलेको जस्तो आभास हुन्छ तर त्यो माया हो यही त होला माया भनेको यो मिठो गीतपछि एकदमै धेरै स्वागत कार्यक्रम इन्द्रेणी रेडियो चार्नी भेडी डट कम लगन गरेर हामीलाई जति पनि साथीहरूले विदेशका विभिन्न ठाउँमा देशकै पनि विभिन्न ठाउँमा सुन्दै हुनुहुन्छ मलाई अनलाइनमा च्याटमा यहाँहरूले भनि नै रहनु भएको छ सुनिराखेका छौँ भनेर यहाँबाट मेरो सलाम नमस्ते यहाँहरू सबैजनाहरूलाई उनानब्बे थोप्लो दुई र थोप्लो आठ मेगाहर्समा रेडियो ट्युन गरेर हामीलाई सुन्दै हुनुहुन्छ भने पनि एकदम न्यानो घाम ताप्दै होइन तिहारको सेलरोटी खाँदै कार्यक्रम सुन्नुहोस् रमाइलो गर्नुहोस् आनन्दले बस्नुहोस् अब आजसम्म त दिदीहरूकै माझमा बहिनीहरूकै माझमा घरको रमझममा रहन्छौँ बिस्तारै फेरि आफ्नो गन्तव्यतिर जानुपर्ने बाध्यता छन् एकदमै इन्जोय गरेर बस्नुहोस् तर सेलरोटी चाहिँ अलिअलि हामीलाई पनि राखिदिनु होला <laughs> भन्दै आउनुहोस् कोही साथी हुनुहुन्छ हाम्रो कार्यक्रममा दुईवटा नम्बर छन् शून्य अठासी पाँतिस दुई सय बयानब्बे यो पुरुष सहभागी साथीका लागि शून्य अठासी पाँतिस दुई सय एकानब्बे यो चाहिँ महिला सहभागी साथीका लागि आउन सक्नुहुन्छ है साथी अलिक गतिलो इज्जतिलो राम्रो सुन्दर सुनु सुनु लाग्ने खालको प्रतिभा लिएर आउनुहोला कोही हुनुहुन्छ हाम्रो कार्यक्रममा हजुर नमस्कार होटेलमा होइन दार्जिलिङ तिमीलाई म बारमा लानेछु होटेल होटेलमा होइन दार्जिलिङ तिमीलाई म बारमा लानेछु हङकङ जापानमा होइन दार्जिलिङ तिमीलाई म कतारमा लानेछु हो हङकङ जापानमा होइन दार्जिलिङ तिमीलाई म कतारमा लानेछु हिजो गर्लफ्रेन्डसँग काठमाडौँ नाइटमा सर हिजो हिजो गर्लफ्रेन्डसँग पोखरा नाइटमा सर पल्सर बाइकमा होइन दार्जिलिङ तिमीलाई म कारमा लानेछु सुनको बाल होइन डार्लिङ तिमीलाई म हार ल्याउने छु होटेल होटेलमा होइन डार्लिङ तिमीलाई म बारमा लानेछु हङकङ जापानमा होइन डार्लिङ तिमीलाई म कतारमा लानेछु हो यौँ के जापानमा होइन डार्लिङ तिमीलाई म कतारमा लानेछु हेलो गुड मर्निङ दादा हजुर नमस्कार कस्तो हजुरको यो <laughs> सल्यानको लाली गुराँसदेखि लवली मुस्कान कुँवर के नाम भन्नुभयो मुस्कान कुँवर मुस्कान कुँवर हजुर मुस्कानजी के छ खबर हजुर आरामै छु म हजुरको अघि मनाएर चाहिँ के अरे रमाइलो भएको छ म बोल्छु है हजुर <laughs> तिहार रमाइलो भयो होइन तपाईँको यो अघि भर्खरै कुवाको एउटा सिर्जना सुनेर चाहिँ कस्तो रुँ कि हाँसौँ रुँ कि हाँसौँ कि तर हाँसे आमै तपाईँसँग बिहे गर्ने दुःख पाउने भयो नि दुःख किन पाउने भयो भनौँ यति राम्रो घर आँगन छोडेर नेपाल छोडेर अनि उहाँ कतार लिने कुरा गरेपछि दुःख पाउँदैन त है नेपालमै राख्नुपर्छ मनपर्ने मायालाई घरमै राख्नुपर्छ है हजुर बार रेस्टुरेन्ट कतार होइन क्या घरमै राखेर घरकै खान पर्छ अँ आजदेखि तपाईँको मेरो सल्लाह भयो अब तपाईँको प्रेमिकालाई हुन्छ नि तपाईँको आफ्नो स्पेसल मान्छेलाई चाहिँ तपाईँसँग सँगै राख्नुहोस् सागर र सिस्नु खाएको बेस आनन्दी मनले है मुस्कानजी मुस्कानजीको मुस्कान साथमै रहोस् राम्रोसँग बस्नु होला तपाईँको के सुन्यौँ हामीले मुक्तक सुन्यौँ कि गजल सुन्यौँ सुन्यौँ एकदमै धेरै शुभकामना अर्को पल्ट आउनुहोस् है नमस्ते मुस्कान कौर हुनुहुन्थ्यो हाँस्दै हाँस्दै मुस्कान छोड्दै हामीलाई एउटा प्रतिभा सुनाएर जान्नुभयो प्लिज प्लिज साथीहरू केही त मेहनत गर्नुहोस् गर्नुहोस् न हौ अलिअलि इज्जतको कुरा पनि त हुन्छ होइन अब तपाईँहरूले गर्नुभएको पनि ठिकै छ तर अलि पुगेको छैन कि मेहनत है हजुर कोही हुनुहुन्छ नमस्कार हजुर कहाँबाट कसको आवाज मायाजी के छ खबर एकदमै ठिकै छ अब हिजोदेखि तिहारलाई पठाइयो भन्नुपर्छ आज त अलि नरमाइलो जस्तो पो हुँदैछ दाइ तिहार कतिको रमाइलो भयो हजुर कतिको रमाइलो गर्नुभयो तिहारलाई एकदमै रमाइलो भयो अब देउसी भैलो खेल्न गइयो भन्नु पर्यो हो होला हो रहेछ थाहा भयो <laughs> देउसी भैलो खेल्न जानुभएको हाम्रो माया मल्लजीले फोन गर्नुभएको थियो लामो कुराकानी हुन सकेन ल मायाजीलाई एउटा अप्सन तपाईँले फेरि पनि फोन गर्न पाउनुहुन्छ ट्राई होला कोही साथी हुनुहुन्छ चन्द्र अर्को हजुर नमस्कार हजुर कहाँबाट कसको आवाज टिकाराम बाठामा गर टिकारामजी के छ खबर एकदम ठिक ठिकठाक छ हाम्रो टिकारामजीको निधारमा दिदी बहिनीहरू लगाइदिएको टिका बाँकी नै छ होला हजुर एकदमै तिहार कस्तो भयो त एकदमै रमाइलै भयो नभन्नु न रमाइलो भयो भन्नु न <laughs> ए रमाइलो मात्र भएको रमाइलो चाहिँ भएन कस्तो हामीलाई भन्न पनि डराएको जस्तो क्या तपाईँ डराउनु न म कसैलाई भन्दिनँ तपाईँले त मलाई त सुनिरहेको छु कसले छ र यहाँ <laughs> टिकारामजी देउसी भयो कि नै कति पैसा जम्मा भयो त देउसीबाट जम्मा भएन रमाइलै भयो अब रमाइलो गर्नुको लागि थोरै थोरै जम्मा भएको होला त्यो पैसा म लिन आउँदिनँ तपाईँहरू आफै राख्नु होला तर त्यो पैसालाई केही सही काममा लगाउनु होला होइन जस्तो गाउँमा खानेपानीको पाइप राख्न होइन अरू अरू कामहरू गर्नका लागि यस्तो पिकनिकहरू जाने छ नि त्यो चाहिँ नगरेर अलिकति सामाजिक काममा लगाउनु होला है अनि हामीलाई रेडियो सानीभेरीमा फोन गर्नु होला अनि भन्नु होला हामीले यसो काम गऱ्यौँ अनि हामी यहाँ न्युज बनाएर ब्रोडकास्ट गर्छौँ होइन एनिवे त्यसो गर्नु होला एकदमै धेरै शुभकामना छ यहाँलाई पनि दिदीहरूको माया दिदीहरूको आशीर्वाद र बहिनीहरूको माया सदैव रहोस् यहाँहरूको साथमा है टिकारामजी के ल्याउनु भएको छ हाम्रो लागि एउटा ल सुरु गर्नुहोस् हजुर त आँटेको त आँटेको त महाकारे हात साट्न पाइन्छ उही मुलाको सिन्की उही मुलाको साना उही मुलाको साना जालमा परे कहाँ पाउने उम्किएर जान हाँटेको चाहिन्छ महाका देहात साच्न पाइन्छ उही मुलाको सिन्की उही मुलाको साना उही मुलाको साना जालमा परेका पौली उम्किएर जाना जालमा परेका पौली उम्किएर जाना यति नै धेरै धेरै धन्यवाद टिकारामजी छुट्यौँ है नमस्ते टिकाराम बाठाजी हुनुहुन्थ्यो दुलीबाट हाम्रो कुराकानी हुँदै थियो अर्को साथी हुनुहुन्छ उहाँसँग कुराकानी गर्नुभन्दा अगाडि हामी कार्यक्रम इन्द्रेणीमा अर्को एउटा मिठो गीत सुन्छौँ यहाँहरूका लागि छुङ डोल्माको स्वरमा रहेको मिठो मन्त्र हो यो फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार यहाँहरूको मनमा यहाँहरूको आँखामा पनि सकारात्मक दृष्टि र सकारात्मक सोचको विकास होस् भन्ने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 कुरालाई हामीले फुल देख्यौँ भने त्यो फुल हुन्छ काँडा पनि हामीले यो आँखाले देख्यौँ भने फुल पनि काँडा भइदिन्छ काँडा पनि फुल भइदिन्छ तर म चाहन्छु तपाईँ हामी सबैले देखेका हर दृष्टि फुल बनुन् हर दृष्टि सुन्दर बनुन् हर दृष्टि दिव्य बनुन् हर दृष्टि भव्य बनुन् यहाँहरूलाई धेरै धेरै शुभकामना सबैको मनमा सकारात्मक सोचको विकास होस् तब मात्र संसार रङ्गीन हुनेछ दिव्य हुनेछ भव्य हुनेछ कोही साथी हुनुहुन्छ कार्यक्रम इन्द्रिणीमा हजुर नमस्कार हजुर कहाँबाट कसको आवाज सल्यानबाट अनिता रावत भन्नुभयो है अनिता रावत भन्नुभयो है कस्तो के तपाईँ अनिता रावतजी आरामै हुनुहुन्छ अनि तिहार चाहिँ कस्तो भयो यहाँको हो नभन्नुहोस् तर होस् है <laughs> अनिताजीले के चाहिँ लिएर आउनु भएको छ त हाम्रो लागि प्रयास होइन गाउनु अब प्रयास त अलि अघि गर्नु पर्थ्यो है इन्द्रणीमा आइसकेपछि त गाउनु पर्छ ल गाउनुहोस् जे छ त्यसमै तिमीले मन बुझाउनु तिमीले मन बुझाउनु दुःखमा त कोही पातर नरमाउनु चिनो माला धुन्न नभन मेरै बिरले दुबलाउँदै गाछौ रे आँसु दै रुन्न नभना मेरै फिरले आउँदै गाछौ रे अनिताजी धेरै धेरै धन्यवाद फेरि आउनुहोला है छुट्टी नमस्ते अनिता रावतज्यू सल्यानको साथी हामीले उहाँको गीत सुनेका छौँ अर्को साथी हुनुहुन्छ हजुर नमस्कार भाइ हजुर कहाँबाट कसको आवाज हजुर रिपोर्टजी के छ खबर छ हो तिहार चाहिँ कस्तो भयो रिपोर्टको रमाइलो भयो भन्नु पर्यो मात्रै हो कि भएकै हो भएकै हो अनि देउसी खेल्नु भयो कि नाइ कति पैसा जम्मा गर्नुभयो त कसैले नसुन्ने गरी भन्नु त मलाई <laughs> कति चाहिँ पैसा जम्मा गर्नुभयो त मलाई खुसुक्क भन्नु त कसैले नसुन्ने गरी भनेर म भन् लौ तपाईँलाई थाहा छैन ला कसैले लगेछ कि क्या हो तपाईँको पैसा त <laughs> भाले त एकदम मजैसँग बासी त हौ है अनि ठिकै छ जिउ जति पैसा उठेको छ मेरो कामना के छ भने यहाँहरूले चाहिँ छ नि त्यो पैसालाई चाहिँ एकदम सदुपयोग गर्नु होला होइन अनि एकदमै धेरै सदुपयोग गरेर पैसालाई चाहिँ सही ठाउँमा लगाउनु होला भन्ने कुराको कामना गर्छौँ है अनि अरू सबै ठिकै छ हेलो छेउमा चाहिँ भाले बाँच्दै छ होइन भर्खर भर्खर उज्यालो भएको जस्तो कि सूचना दिएको होला अथवा मलाई पनि इन्द्रेणीमा बोलु बोलु लागेको होला नि त त्यसलाई <laughs> होइन जे होस् तपाईँको भाले भाग्यमानी रहेछ रेडियो सानीबेरबाट भालेको आवाज पनि प्रकाश भयो ओहो <laughs> कि मान्छे हो अनि तपाईँ चाहिँ के लिएर आउनु भएको छ हाम्रो लागि कि भालेको सुर मात्रै सुनाउने हो आज ल सुरु गर्नुहोस् झोला खस्यो छुट्ने बेला पछ्यौरीमा अट्किएर झोला खस्यो छुट्ने बेला पछ्यौरीमा अट्किएर झऱ्यो आँसु अनायसै मनको बादमा फसिएर बाकसभित्र चढेको थियो मेरो लास आयो भने झोला खस्यो छुट्ने बेला पछ्यौरीमा अट्किएर झऱ्यो आँसु अनायासै मनको बादमा फसिएर बाकसभित्र चढेको मेरो लास आयो भने कति रुन्थ्यो होली प्यारी बाकसलाई त्यो सम्झिएर झोला खस्यो छुट्ने बेला पछ्यौरीमा अट्किएर झरे आँसु अनायासै मनको बादमा फसिएर धेरै धेरै धन्यवाद हजुर है नमस्ते रिपर्ट घरती हुनुहुन्थ्यो कार्यक्रम इन्द्रिणीमा हामीलाई मुक्तक सुनाउँदै हुनुहुन्थ्यो मेबी एकजनासँग त कुराकानी गर्न सकिन्छ होला होइन चन्द्र हजुर नमस्कार हजुर कहाँबाट कसको आवाज हजुर म सलेनदेखि झरना चन्द अर्पण झरना चन्द जी हजुर के छ खबर एकदम ठिकै छ है बरु के छ तपाईको हाम्रो एकदम ठिकठाक छ तिहार कस्तो भयो रमाइलो भयो राम्रो भयो देउसी खेल्नु भयो कि भएन खेल्नु भएन तर यो दाईहरूलाई टिका लगाइदिनु भयो भाइहरूलाई टिका लगाइदिनु भयो अहिले खल्तीभरि दक्षिणा छ टन्नै मलाई थाहा छ होइन लौ ठिक छ अब अन्तिममा आउनुभयो लामो कुराकानी गर्न सकेनौँ होइन छोटो मिठो के चाहिँ लिएर आउनु भएको छ हाम्रो लागि एउटा सानो आधुनिक गीत गाउँछु है ल सुरु गर्नुहोस् कति खुसी जुनी काट्न पाए सँगै जुनी काट्न पाए कति खुसी हुन्छु होला जिन्दगीमा तिमी आए हजुर धेरै धेरै धन्यवाद त्यो तपाईँको तिमी भन्ने मान्छे चाहिँ चाँडै आएर तपाईँको जीवनमा खुसी बनाओस् भन्ने कुराको कामना गर्दै अहिलेलाई छुट्यौँ यस्तै गरी मिसो मिठो हाँसो सधैँभरि हाँसिराख्नु होला है झरनाजी झरना चन्द्रजी हुनुहुन्थ्यो अर्पणजी हुनुहुन्थ्यो सल्यानबाट छुटिएका छौँ उहाँ नै हाम्रो कार्यक्रमको अन्तिम सहभागी साथी कार्यक्रम इन्द्रेणी यसका साथै इन्द्रेणीको आजको यो बच्चालाई यहीँनिर मैजार गर्ने बेला भयो है भन्दैछन् चन्द्र के गर्नु समय थप्न मिल्दैन फोन गरेर फोन गरेर आफ्नो प्रतिभासँगै आफ्नो रमाइलो कुराकानी हामीसँग सेयर गर्नुहुने तपाईँ सबै साथीलाई धेरै धेरै धन्यवाद फोन गर्न प्रयास गर्नुभयो लागेन तपाईँलाई पनि धन्यवाद देश अनि विदेशमा रहेर हामीलाई सुन्नुहुने तपाईँ आदरणीय श्रोतालाई पनि धेरै धेरै धेरै धेरै धन्यवाद छ यहाँको साथ गरी यसैभरि पाइरहँ अनि प्रविधिबाट मलाई अहिलेसम्म सघाउने चन्द्रलाई पनि धन्यवाद दिन्छौँ नेपथ्यमा मिठो अत्यन्तै मिठो हाम्रोतिरको लोक भाका सिङ्गारु भाका यहाँहरूका लागि जयदेव कोटाको स्वरमा होइन है किरण बाबु फुन को स्वरमा सजिएको मिठो भाका यहाँहरूका लागि राख्दै अहिले जे गर्दै हुनुहुन्छ त्यो काम सफल होस् आजको दिन र साताका प्रत्येक फलहरू हजुरका लागि शुभ सफल सुखमय र फलदायी हुन सकुन् अनि दसैँ तिहार मनाएर आफ्नो कर्मक्षेत्रतर्फ फर्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा शुभ रहोस् दिदीभाइ बिचको प्रेम सदा कायम रहोस् हाम्रा सबै चाडपर्वहरूले नेपाली नेपाली बिचको आपसी भातृत्व सद्भाव र सहिष्णुतालाई कायम गरून् भन्ने कुराको कामना गर्दै अर्को शनिबार पुनः भेट्ने बाचाका साथ प्रविधिबाट चन्द्र र अनियर कक्षबाट म महेश साता दिनसम्मका लागि ओझेल पर्छौँ जाँदा जाँदै उही कुरा हिजो भए जस्तै माया आज भइरहोस् वर्षौँसम्म माया उस्तै ताजा भइरहोस् नमस्कार जदौ